सङ्घर्षै सङ्घर्षले भरिपूर्ण छ मानव जातिले चाहेको जस्तो जीवन भइदिएको भए उसलाई असली जिन्दगीको आभास हुने थिएन होला सायद हो हामी चेतनशील प्राणी हौ हर क्षण हर पलमा यो आधुनिक जमानासँगै सुख सुविधा खोजिरहेका हुन्छौँ विविध कारणवस्ती सपनाहरू ती सुख सुविधाहरू पाउन साह्रै कठिन हुँदो रहेछ मान्छेले इच्छा टार्नका लागि यो पापी पेट भर्नका लागि के के समेत गर्दा रहेनछन् यसको प्रत्यक्ष उदाहरण मानव समुदायको बस्ती निहाले पुग्छ श्रोता हो श्रोता यस्तै यस्तै विषम परिस्थितिमा मान्छेले राम्रा तथा नराम्रा काम समेत गर्न पुग्दछन् लुट चोरी भ्रष्टाचार काठमार बलात्कार गर्न समेत पछि पर्दैनन् हो सबै मानव जाति एकै नाशका पनि हुँदैनन् कोही राम्रा कोही नराम्रा कोही असल त कोही खराब कोही धनी त कोही गरिब यस्तै यस्तै प्रकृतिका अनेक मानिसहरू छन् यस संसारमा हो यस्तै प्रकृतिका मध्ये गरिबीको रेखा मुनि बाँच्ने मानिसको जीवन कथालाई जोड्न एक छाक गाँस एक सरोतन छोप्ने कपडा र झिनो सुखको आँस बोकेर हिँडेका प्रदेशीको कथालाई लिएर कार्यक्रम कममा प्रस्तुता नरेश कुसुमी अर्पण र प्रविधि संयोजनमा मस्तराम समर्पण उपस्थित भइसकेका छौँ हो यो प्रदेशीको कथालाई जोड्नुभन्दा पहिले कार्यक्रमको सुरुवातमा राख्न चाहन्छौँ यो साङ्केतिक कोसेली प्रदेशीको सन्देश यो जबदेखि मनमा विदेशको भूत जड्यो तबदेखि मनमा अनेक सपना चाहनाहरू फल्न पारिवारिक आर्थिक अवस्थाको कारण ममा विदेशको भूत चढ्नु स्वाभाविकै थियो नेपालमा बेरोजगार भई बस्नुभन्दा प्रदेशकै दुई चार पैसा कमाउने सपना कसको हुँदैन र हो यही सपनालाई पुरा गर्न म विदेशी यहाँ आएपछि थाहा भयो विदेश भन्ने चिज कस्तो हुँदो रहेछ भनेर सायद म जस्तै घरबाट विदेशिएका मित्रहरूलाई थाहा होला आमाको गर्भबाट सुरु भएको मेरो प्राणलाई आमाकै माया ममता र स्नेहको कोखबाट हुर्किएर आजसम्म यो वैदेशिक रोजगारीको सिलसिलामा जब खाँडी मुलुकमा होमिए तब मात्र आमाको माया ममता र स्नेहको अभाव एकाएक कमी भएको महसुस भयो आमाको छत्र मरहदा जति जतिसुकै पीडा भए पनि शारीरिक मानसिक स्वास्थ्यमा असन्तुलन हुने बित्तिकै आमाको ममतामय स्पर्शले एकाएक दूर भएको आभास भयो त्यो दिन अझ मलाई राम्रोसँग याद छ जब म घर छोडेर वैदेशिक रोजगारीका लागि गन्तव्यतिर प्रस्थान गरेँ त्यो समय घरको आर्थिक स्रोत कमजोर भएको कारण साँझ बिहान छाक तार्नका लागि मुस्किल पर्न थाल्यो धेरै समयपछि म विदेश जाने निश्चित भएँ मेरा चिनेका साथीहरूले भन्ने गर्थे किन जान्छौ विदेश तिम्रा लागि त यहीँ ठिक छ नजाऊ भनेर प्रतिक्रिया दिने गर्थे म पनि घरको स्थिति देखाउँदै भन्ने गर्थेँ के गरौँ त यहाँ नेपालको स्थिति यस्तै छ घरको स्थिति यस्तै छ घरमा रहेका बुवा आमा दिदी बहिनी दाजुभाइ इष्टमित्र छरछिमेक बालबच्चा जीवनसँगै नै घर परिवार जन्मभूमि मातृभूमि छोडेर जाने रहर त कसलाई हुन्छ र कारण यही पापी त हो बाध्यताले विदेशतिर पलायन हुने कारण देखाए केही दिनमा पासपोर्ट पनि बनाए पासपोर्ट बनाएर कतारको लागि एक मेन पावर मार्फत एक एजेन्टलाई आफ्ना सम्पूर्ण शैक्षिक प्रमाणपत्र देखाउँदै भिसाका लागि सम्पूर्ण कागजातहरू दिए समय मिनट घन्टा रात दिन हप्ता महिना हुँदै केही महिना बिर्छ करिब तिन चार महिनापछि भिसा पनि लाग्छ भिसाका लागि साथी घर परिवार ससुरालीको सहयोगमा लागत रकम पनि जम्मा गरे अब मेरो कतार प्रस्थानका लागि समय पनि निर्धारण भयो यिनै दिनसँगै मनमा अनेक थरी भावनाहरू खेल्न थाले घर परिवारबाट बिछोडिएर अरू देशको गुलामी गर्न पर्ने समय पनि आउँदै गयो हुँदाहुँदै बिस्तारै बिस्तारै कतारको लागि फ्लाइट निश्चित भयो त्यसको लागि नेपालको राजधानी काठमाडौँसम्म बसको यात्रा गर्नुपर्ने भयो सोही दिन अन्तिम घडी पनि आयो मेरो जीवनसँगै दुई तिन दिनदेखि अघिबाट मनलाई थमिलो बनाए मन मनै रात दिन आँखाबाट आँसु झार्दै गइन् कसैले थाहा नपाउने गरी देखावटी मुस्कान अनुहारमा बोली व्यवहारहरू देखाउँदै गइन् म उनको दुःख पीडा आँखाको आँसु उनका भावनाहरू इच्छा विचार स्पष्ट रूपमा बुझिएको थिएँ उनका निर्दोष आँखाबाट आँसुका मोतीहरू झर्दै गएका थिए उनले भन्ने गर्थिन् मलाई छोडेर नजानुस् बाल बच्चालाई छोडेर नजानुस् जस्तो पर्छ त्यस्तै टर्छ बरु सँगै बसौँ सँगै खाऊ सँगै जिउँ बच्चाको सिहार गरौँ भोको पेट भए पनि च्यातिएका लुगामा टालो लगाएर भए पनि सँगै बसौँ सँगै खाऊँ सँगै जिउँ सँगै बाँचौँ भनेर भन्ने गर्थिन् म भने आँखाभरि आँसुले त केही पनि बोल्न सक्दैनथे मन मनै रुन्थे यस्तो हालतमा सम्झाउन छोडेर उल्टै म आफै बिहोल भएको थिएँ उनको मुखबाट आवाज निस्किने बित्तिकै मेरो आँखाबाट आँसु आउँथ्यो र मेरो मुखबाट आवाज निस्किने बित्तिकै उनको आँखाबाट आँसु झर्ने गर्थ्यो झोला मैले समाते अर्को झोला मेरी प्यारी बहिनीले समाते बसको प्रतीक्षामा सबै इष्टमित्र सबै घर परिवारहरू सबै बिताइका लागि सबै निस्किए बस नआउँदासम्म डेढ कि छोरी हात समातेर खेल्दै गई उता बहिनी र मेरो सङ्गिनी आँखाबाट आँसु छार्दै गए त्यो छोरी त्यो बच्चालाई के थाहा बाबा कहाँ जाँदैछ भनेर ती अबोध बालिका आफ्नो तालमा खेल्दै थिए म भने आफ्नो मनलाई सम्हाल्दै थिएँ मनलाई सम्हाल्न सहज जुटाउँछु केही बोल्न सक्दिनँ विदाईको हात हलाउँदै छोरीलाई छोड्दै जब म बसमा चढेँ त्यो अबो छोरीको मुखबाट बाबा भन्दै चिच्चाएको आवाज आयो त्यहाँबाट निस्किए केही परसम्म पुगे मनलाई सम्हाल्ने कोसिस गरिरहेको थिएँ मलाई भने घरिघरि उही छोरीको अनुहार मेरो आँखामा छचल्किरहेको थियो छोरा ठुलो भइसकेको कारणले पढ्ने खेल्ने आफै खाने आफै दौड्ने आफै लुगा लगाउने सक्ने भएको थियो त्यसैले उसप्रति खासै चिन्ता त थिएन थियो त बस भर्खर हातको औँला समातेर हिँड्ने छोरी हातको औँला समातेर दौड्ने बेलामा भाव पाएपछि सबै चिज भुल्ने आज त्यो अबोध बालिकालाई छोडेर आउँदा आँखाबाट आँसु भेलहरू बग्दै गए आँखाबाट आँसु पुस्दै गए सिर्फ मन खोलेर रुन भनिसकेन किनकि बसमा यस्तै धेरै यात्रुहरू थिए मन मनै रुँदै गए दुई दिन काठमाडौँको बसाएपछि कतारको लागि टिकट पनि ओके भयो करिब छ सात घन्टाको यात्रापछि म कतार पनि आइपुगेँ काम गर्ने अफिस करिब छब्बिस किलोमिटरको टाढा बस्ने एउटा क्याम्प थियो त्यहाँ लगेर एउटा कोठामा बस्ने ठाउँ देखाइदिए चारैतिर हेर्छु सुनसान लाग्छ चिनेको अनुहार कतै देख्दिन कोठामा जान्छु सुख सुख घरी आँखाबाट आँसु झार्छु आफ्नो घरको याद आउँछ ऊ निर्दोष बच्चीलाई सम्झिन्छु बाबा बाबा सधैँ भनिरहने ती बच्चीलाई सम्झिन्छु सँगै छिउने सँगै मर्ने बाचा कसम खाएका जीवन सङ्गिनीलाई सम्झिन्छु डाको छोडेर रुन सकिनँ बाहिर हिँडुल गर्ने बेलामा पनि यहाँ आँखाबाट आँसु छछल्किरहन्थ्यो यस्तो देखेर मसँगै आउनुभएका एकजना साथी मरङको साथी हुनुहुन्थ्यो उहाँले सम्झाउनुहुन्थ्यो साथी किन रुँदै हुनुहुन्छ हामी त यहाँ कमाउन आएका हौ कसलाई रहर थियो र घर छोडेर पढाइ देशमा जान केही वर्षपछि त हामी फर्किएर गइहाल्छौँ मनलाई कमजोर नबनाउनुहोस् यहाँ हामी जस्तै थुप्रै परदेशी साथीहरू छन् हेर्नुहोस् न भनेर साथीले सम्झाउनुहुन्थ्यो मैले भन्थे। हो साथी के गर्ने घरको साह्रै याद आउँछ घर आउन पाइन यहाँका लागि दसैँ दसैँ भनेको सकी नसकी रात गरी ड्युटी गर्नुपर्ने रहेछ यो सालको दसैँ पनि यस्तै भयो आमा नमुछे आमा दहीमा टिका नछरे जमरा कर्मैले गर्दा विदेशी आमा दैवले पर्दा उठायो आमा आउँदिन फर्के मली फुल्दा मार्सी धन झुल्दा बहिनी आउने दैलाको तस्बिर छातीमा टाँसे आँसु बगाउने मखमली फुल्दा मार्सी धन झुल्दा बहिनी कैलाको तस्बिर छातीमा तासी आँसु बगाउने नझरे आमा नझरे आमा आँसुका देखा का धारा बरबारी झारेर जाँदैन दुःख का धारा बरबारी झारे झोलुङ्गाबाट उठेरा छोरी खोइ बाबा भन्ने बिउझेर मेरी मुर्छिँदै फेरि दाँतै छ बान्ने झोलुङ्गाबाट उठेर छोरी खोइ बाबा भन्ने घेरा मेरी मुरझे गए तेरे दातै पो बन्ने नपुरे प्रिया नपुरे प्रिया नारी का चोरा झरमा पार आँसुका धारा बरबरी झारेर जाँदैन दुःख आँसुका धारा हो आमा यो मरुभूमिको देशमा केही वर्ष नबिर्दासम्म छुट्टी पाउन पनि मुस्किल हुन्छ पोहोरको दसैँमा आँसुमा माटो मुछेर लाए यो वर्ष पनि टिका लाउन पाइन के गर्ने आमा कर्मैले गर्दा सात समुद्र पारी डोराएपछि तिहार दसैँ आउँदा यहाँ हाम्रो आँसु सरी बगेको हुन्छ न त यहाँ दसैँ आउँछ न त यहाँ तिहारै आउँछ बहिनीले उनीको मखमली माला र सप्तरङ्गी टिका अर्थहीन रहनेछ आमा बहिनीलाई होला कि यो साल पनि दाजु आउन नपाउने रे जे होस् हजुरहरू राम्रैसँग दसैँ तिहार मान्नुहोला के गर्ने म त प्रदेशी भएछु मलाई प्रदेशीको तिहार नसोधेकै बेस आँखैभरि झलझली पोहोरको दसैँ तिहार आमा बुवा दिदी बहिनी दाजुभाइ सासु ससुरा बालबच्चा चेलीबेटी जीवनसङ्गिनी छरछिमेकी इष्टमित्र मन मुटुमा बोकी बाँचिरहेछु सागर पारी सुक्खा रोटी टोकी कामकाजको टुङ्गो हुँदैन दिन हो कि राति वर्षौँ भइसक्यो साथी सङ्गीसँग भेट भएको छैन बाँकीको यो लेखा अझै कति भोग्नु पर्ने होला खै कसले छ र देखेको भक्कानेर आँसु आउँदा पन्छी बनेर अझै घर फिरौँ जस्तो लाग्छ तर के गर्नु पन्छी पनि बन्न सक्दिनँ सकेसम्म अर्को वर्ष घर आउनेछु आमा नरोई बस्नु है अर्को वर्ष आउनेछु नरोई बस आमा दाई विदेश जान लाग्नु भएको मेरो श्रीमान पनि विदेश गएको धेरै भइसक्यो भेट भयो भने घर फर्किनुहोस् भनिदिनुहोस् है अनि उहाँलाई यो गुन्द्रुक साह्रै मनपर्छ अलिकति छ लगिदिनुहोस् है बाबा बन्दी हुने छुट्टी पाए घर फर्कान ruim vai आदर्श श्रोता कार्यक्रम डट कमको आजको यो श्रृङ्खलामा यो आत्मकथालाई जोड्ने प्रयास गर्यौँ आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो जे जस्तो लाग्यो तितो मिठो प्रतिक्रिया दिन सक्नुहुन्छ यसका लागि तपाईँ फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा एउटा आइडी रहेको छ नरेश कुसिमेयर पनि एउटा फेसबुक आइडी छ यसमा गएर तपाईँले प्रत्यक्ष सल्लाह सुझाव कमेन्टहरू गर्न सक्नुहुन्छ श्रोता रेडियो सुनेर साथ दिनुहुने लाखौँ श्रोताहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्रविधि संयोजनमा साथ दिनुहुने मस्तराम समर्पणलाई धेरै धेरै धन्यवाद दिँदै नेपालीहरूको महान चाड दसैँको उपलक्ष्यमा ढिलै भए पनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रसता नरेश किसिमे अर्पण आजको यो बसाइबाट बिदा हुन चाहन्छु नमस्ते जस्तो मन पनि